हेलो अर्जुनजी नमस्कार सुन्नुहोस् न तपाईँको स्थल गाविस लगायत क्षेत्र नम्बर तिनका विभिन्न गाविसमा यो नेपाल टेलिकमको जुन एनटिसी रिचार्ज कार्ड हुन्छ नि त्यो सय रुपियाँमा पाउने कार्ड चाहिँ नि तपाईँको एक सय पाँच रुपियाँ लिन्छन् अरे कतिपय पसलेले भन्ने गुनासो आएको छ धेरै फोनहरू आएको छ हामीलाई यो के पाउनु भएको छ तपाईँले हजुर पहाडी क्षेत्र नम्बर तिनका अठाइस धेरै विकट गाविसमा तपाईँको एक सय पाँचमा कार्ड बेचियो गइरहेको पसलेहरूले ग्राहकहरूलाई ठगिरहेको हामी प्रत्यक्ष हामी स्वयं आफै भएको पनि कुरा हो तपाईँ आफैले पनि किन्नु भएको छ एक सय पाँच रुपियाँमा तपाईँका किनेको छु मैले तपाईँलाई प्रमाण सहित दिन सक्छु म प्रमाण सहित मैले तपाईँलाई दिनुपर्छ भने आउनुहोस् गाडीसम्म आउनुहोस् म तपाईँलाई तपाईँको अगाडि मैले एक सय पाँचमा किनेर म देखाउन सक्छु तपाईँको नेपाल टेलिकमले के अरे स्वामित्व वर्ग सय पेसीमा काटेर सौ सय रुपियाँकारलाई सय रुपियाँमा पचास पचास लाख यसरी पाँच सय पाँच सयमा भनेर त्यहाँ कुनै ल्याएको हुँदा हुँदै पनि हामी नेपाली जनताहरूले यस्तै पसलहरू ठगिरहेको अवस्था छ क्षेत्र तिनमा यो लगा यो अठाइस गाडीसम्म म लगभग लगभग कार्यक्रममा गएको छु जहाँ मैले प्रायः गरेर एक दुईवटा व्यापारीहरूले सूचकमा सय रुपियाँमा बेच्नु भएको छ होइन भनेदेखि हामी एक सय पाँचमा ठगिरहेका छौँ यो कुरो नेपाल टेलिकमले किन उहाँ यो फसल गराएकोहरूलाई किन केही पसलेहरूलाई केही पनि किन नभनेको र उहाँले यो जवाब नेपाल टेलिकमले हामीलाई दिनुपर्छ र हामी एक सय पाँच रुपियाँमा हामीले चार दिने हामी नेपाली जनता हुन्न यता सुन्नुहोस् न तपाईँहरू जस्तो रिपोर्टर अनि अन्य जो सचेत व्यक्तिहरू हुनुहुन्छ उहाँहरूले यो कालो बजारी त रोक्नु पर्यो नि यस्तो कालो बजारी त रोक्नु पर्यो नि होइन र हो हजुर त्यस कारण मैले हजुरसँग मैले अस्ति कङ्ग्रेसमा भेट हुँदा यसलाई विस्तृत छलफल गरेर के गर्ने प्रेमजी तपाईँ हामी जस्तो एउटा रिपोर्टर मान्छे खोजिन्छौँ भने गाविसमा प्राय गरेर हरेक चिजमा ठगिने प्रवृत्ति छ र पसलेहरूले आफ्नो एउटा मौकाको फाइदा उठाउने प्रवृत्ति छ यो मौकाको फाइदालाई तुरुन्तै यो उद्योग प्रतिष्ठान लगायत यो नेपाली टेलिकमले यसलाई तुरुन्तै रोकोस् हाम्रो आग्रह हो मसँग एक दुईजना बुद्धिजीवी सर्कलको मान्छेहरू पनि उपस्थित हुनुहुन्छ अर्जुनजी हजुर तपाईँले जुन हामीलाई भन्नुभयो नि जस्तो कालो बजारी सहनुहुन्न भन्ने कोही स्थानीयवासी पनि तपाईँसँग हुनुहुन्छ भने सम्पर्क गराउनुहोस् त हजुर यहाँ हुनुहुन्छ स्थानीयवासी हुनुहुन्छ यहाँ सुन्नुहुन्छ हस् हेलो नमस्कार हजुर नमस्कार हजुरको शुभ नाम मेरो नाम चन्द्र महत चन्द्र महत हजुर चन्द्र महत भनेपछि तपाईँ त दोलीको बासिन्दा हो के अरे होइन अनि महतज्यू यो तपाईँको क्षेत्र नम्बर तिनमा केही गाविसहरूमा यस्तो कालो बजारी सुनिएको छ के पाउनुहुन्छ तपाईँले यो रिचार्ज कार्डमा मनोबोली चाहिँ बेचिराखेका छन् यसलाई चाहिँ नियन्त्रण गर्नुपर्छ यो टेलिकमले होइन हजुर टेलिकमले आधिकारिक मान्छे बनाएर तिमी मार्फत मात्रै यो चाहिँ कार्ड बेच्न पर्छ हजुर जनताको सकिरहेको चाहिँ अवस्था छ यसलाई सुधार गर्नुपर्छ टेलिकमले धन्यवाद अब हामीलाई अर्जुनलाई सम्पर्क गराउनुहोस् हेलो हवस् त अर्जुनजी जानकारीका लागि धन्यवाद अनि सुन्नुहोस् तपाईँहरूले यो जुन क्षेत्र नम्बर तिनका बासिन्दाको यो कालोबाजारी सहन जुन बाध्य छन् त्यसबारेमा प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपाललाई मैले जानकारी गराइसकेको छु र यसरी जानकारी गराइसकेको अवस्था छ भोलिदेखि कसैले त्यसरी बेच्छ भने सिधै नामसहित पठाउनुहोस् हामी नाम प्रसारण गर्छौँ र सम्बन्धित निकायलाई पनि जानकारी गराइदिन्छौँ हस् अवश्य उहाँ हुनुहुन्थ्यो अर्जुन बस्नेत स्मरणस्थल सहकर्मी विशेष गरेर धेरै पटक भयो त्यहाँका बासिन्दाले हामीलाई फोन गरेको त्यही भएर यो विषय उठाएका हौ र यस्तो कालाबजारी छ पाउनुहुन्छ भने तत्काल हामीलाई सूचित गर्नुहोस् हामी त्यसको डटेर भण्डाफोर गर्नेछौँ र यो कालोबजारी रोक्नेछौँ सम्बन्धित निकायको पनि ध्यान आकृष्ट गराउनेछौँ सूचित गर्न चाहिँ नभुल्नुहोला है हामी आजको गुल्मी फिचरमा दुबिचोर स्थित घोर्ले माविको एक स्थलगत रिपोर्ट सुनाउन चाहन्छौँ कस्तो छ यहाँको पढाइ राम्रो छ म यति बेला गुल्मीको सदरमुकाम तमगास नजिकै रहेको घोर्ले माध्यमिक विद्यालय दुबी चौरमा छु र यो विद्यालयको स्वर्ण महोत्सव सम्पन्न भएको छ र आज यस विद्यालयले एक्कासी स्वर्ण महोत्सव समापन भइसकेपछि दोस्रो तेस्रो दिन मलाई यस विद्यालयमा एक्कासी बोलायो र कारण के छ भने यहाँ एउटा अचम्म लाग्दो जब स्वर्ण महोत्सव मनाउने क्रममा यस विद्यालयमा चन्दा सङ्कलनका लागि घर दैलो गरियो त्यस क्रममा यस्ता गरिबले पनि के रकम दिला भनेर घर दैलो नगरिएकी एकजना वृद्धाले एक्कासी यस विद्यालयमा आएर सन्दा दिनुभयो किसबाट अचम्बित भएर हामीलाई यहाँ झिकाइएको हो र यस विद्यालयमा आइरहेका छौँ र यस विद्यालयका भाइ बहिनीहरू कक्षा कोठाबाट बाहिर निस्केर निहालिरहेका छन् र हाम्रो वरिपरि नजिक घुमिरहेका छन् निकै खुसी देखिन्छन् अब हामी ती एउटी अत्यन्तै विपन्न गरिब जसका छोरा छोरी पनि कोही छैनन् जसले यस विद्यालयलाई चन्दा दिएर अचम्बित पार्नु भएको छ उहाँलाई सम्मान गर्ने कार्यक्रममा यस विद्यालयका प्रधानाध्यापक विष्णुराज गिरी यस विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुमबहादुर बस्नेत लगायतका शिक्षकहरू सबै यहीँ हुनुहुन्छ र यहाँ अब सम्मान कार्यक्रम सुरु भइरहेको छ अब हामी सम्मान कार्यक्रमतर्फ श्रोताको ध्यान आकृष्ट गराउन चाहन्छौँ स्थापन समितिका अध्यक्षज्यू आदरणीय पत्रकार प्रेम सुनारज्यू हाम्रो यस विद्यालयको लागि दान दिनुहुने वृद्ध एकल महिला सुन्तली बिकज्यू यस विद्यालयमा कार्यरत शिक्षक साथीहरू एवं अन्य उपस्थित महानुभावहरू हाम्रो विद्यालयले हालै स्वर्ण महोत्सव कार्यक्रम सम्पन्न गर्यो यस कार्यक्रममा हामीले झन्डै चार सय पचास महानुभावहरूबाट चन्दा सङ्कलन गरी आजीवन सदस्यता वितरण वितरण गरेर झन्डै उन्नाइस लाख रुपियाँ सङ्कलन गरिसक्यौँ विद्यालयको यही कार्यक्रमबाट प्रभावित भएर यसै दुबिचौर गाविस वार्ड नम्बर एक यहाँली डाँडा निवासी सतासी वर्षीय वृद्ध आमा एकल महिला उहाँ सुन्तली बिक हुनुहुन्छ जसको आफ्नो श्रीमान पनि छैन आफ्नो छोरा छोरी पनि छैन उहाँले आफू पछि विद्यालयमा दान गर्नाले आफ्नो पछिसम्म नाम रहला भन्ने उद्देश्यले हाम्रो सम्पर्क बिना हाम्रो खबर बिना विद्यालयमा आफै आएर स्वत स्फूर्त रूपमा विद्यालयलाई पाँच हजार दुई सय प्रदान गरी आजीवन सदस्यता प्राप्त गर्नुभएको छ उहाँलाई टिका लगाई दोसल्ला ओढाई प्रमाण पत्र उपलब्ध गराइदिनु हुन यस विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष श्री हुमबहादुर बस्नेज्यूलाई म अनुरोध गर्दछु उहाँ हुनुहुन्थ्यो यस विद्यालयका प्रधान अध्यापक विष्णु राजगिरी अब अध्यक्ष हुमबहादुर बस्नेतले उहाँ वृद्धलाई सम्मान गर्दै गर्दै हुनुहुन्छ यी जसको बस्ने गतिलो बास छैन जसका छोराछोरी छैनन् जसलाई बिहान बेलुकीको खाना खर्च समेत छैन त्यस्ता वृद्धले विद्यालयलाई चन्दा दान गर्नु भनेको विद्यालयलाई दान दक्षिणा धनाडाले मात्रै गर्छन् पैसावालाले मात्रै गर्छन् भन्ने जुन एउटा मानसिकता थियो त्यो मानसिकतालाई आज उहाँले चिरिदिनु भएको छ यो मनले दिने हो चन्दा भनेको कुनै धन पैसा भएर दिने होइन चन्दा भनेको मनले गर्ने हो भन्ने यी उदाहरणकी पात्र सुन्तली विश्वकर्मा जो दुबिचौर गाविस वडा नम्बर एक पियाले डाँडा निवासी उहाँ उहाँले आज यस विद्यालयमा आएर बाहन्न सय दिनु भनेको यस विद्यालयका लागि पाँच करोड भन्दा बढी बनेको छ किनभने घर दैलो गर्ने क्रममा प्रत्येक घरधुरीको घरमा गइयो तर यी वृद्धको घरमा गइएन किनकि जसको घरमा बिहान बेलुकी गुजारा चलाउनै गाह्रो भइसकेपछि त्यस्ता कहाँ जानु भनेको राम्रो होइन जानुहुन्न भनेर विद्यालय गएन आज वृद्ध आफै आएर जब यो छोडा महोत्सव समापन भयो पटुकीमा बाँधेको पैसा लिएर यस विद्यालयलाई दिनुभयो र उहाँ यस विद्यालयको आजीवन सदस्य हुनुभएको छ यस सम्बन्धमा म यस विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर बस्नेसँग थोरै उहाँको बारेमा प्रतिक्रिया माग्न गइरहेको छु कस्तो लागिरहेको छ हामीहरू यो चन्दा उठाउने सन्दर्भमा हाम्रो विभिन्न टोली थियो है त्यसको टोलीको चाहिने एक र नौको चाहिने हाम्रो प्रधानाध्यापक विष्णु राजगिरी गिरी हुनुहुन्थ्यो उहाँ जानुभयो जानु भएन त्यो मलाई थाहा भएन होइन हामी अन्य अब ओडाहरूमा गएका थियौँ होइन तर मेरो तर्फबाट त मैले उहाँलाई मुरी धन्यवाद दिँदै उहाँ न भावी सन्तति यस विद्यालयमा पढ्ने छ न उहाँको कोही भावी चाहिने अरू आकाङ्क्षाहरू छन् उहाँले स्वत फुर्त आएर चन्दा दान गर्नु भनेको उहाँले पुण्य कमाउने एउटा हाम्रो जुन पौराणिक आधार छ त्यसलाई पनि लिन सकिन्छ र यस विद्यालयको जुन गतिविधि जुन अहिले हामीले स्वर्ण महोत्सव भर्खरै सम्पन्न गरेको यावत कुरा सुनेर उहाँलाई स्वतः चाहिने यसरी स्कुललाई चन्दा दिनुपर्छ कहाँका छोराछोरी नभए पनि अरूका अरू गरिब निमुखा दलित शोषित वर्गहरूले यो सरकारी स्कुलमा पढ्ने अहिले चाहिने जुन भएको छ धनीहरूका छोरा छोरीहरू बोर्डिङमा पढिरहेका छन् र यो स्कुललाई चाहिने दिनुपर्छ भन्ने उहाँको चाहिने स्वतः यो दान हो भन्ने उहाँलाई लाएर दिनु दिनुभएको होला र आगामी दिनमा पनि यस्ता आमा जस्ता सुन्तली बिग जस्ता अरूहरू पनि दिने छन् भन्ने मैले आशा राख्दछु धन्यवाद उहाँ वृद्धले सहयोग गर्नु भएको छ यस विद्यालयका शिक्षक वा शिक्षिका कसैलाई दुई शब्द उहाँको बारेमा भन्न मन छ तपाईँ हुनुहुन्छ शिक्षिका हिरा देवी खत्री कस्तो लागिरहेछ आज तपाईँलाई एकदम खुसी लाग्छ उहाँले धेरै राम्रो काम गर्नु भएको छ अरू धनी वर्गहरूलाई पनि चुनौती दिनु भएको छ उहाँले पक्कै पनि यो चुनौती हो किनभने चन्दा माग्न जाँदा पनि अलिकति धनी पुँजीपति कहाँ मात्रै जाने गर्छन् तर चन्दाको अर्थ बुझ्दैनन् चन्दा भनेको मनले दिने हो पैसा आफ्नो साथमा भएर दिने होइन यही उदाहरण दिनुभएको छ र उहाँले धनाडायहरूलाई पैसावालाहरूलाई जसले पैसा भएर पनि दिन चाहन्नन् दिए पनि आफ्नो स्वार्थका लागि दिन्छन् त्यस्तालाई यो चुनौती हो उहाँले त न छोराछोरी पढाउनु छ न त उहाँका छोराछोरीलाई यहाँको शिक्षक बनाउला भन्नु छ न शिक्षिका बनाउला भन्नु छ निस्वार्थ सेवाभावले उहाँले पटुकीमा बाँधेको पैसा फुकालेर आज विद्यालयमा लिएर बुझाउनु भएको छ उहाँको कथा व्यथा हामी एकछिन पछि राख्नेछौँ सर्वप्रथम उहाँ चाहिँ एक्कासी हामीलाई लिन जानुभयो तमगासमा एकजना शिक्षक यस विद्यालयका खुमबहादुर खत्रीजी तपाईँ एक्कासी कस्तो लागेर जानुभयो मलाई जब उहाँ वृद्ध आमा यसरी चन्दा दिनको लागि स्कुलमा आउनुभयो र अत्यन्तै हौसला लाग्यो र उहाँको हौसला मैले मात्र नभएर सबैलाई जानकारी गराउने अथवा हौसला दिनका लागि मैले झलक्क कला ल्याउने त भन्दाखेरि प्रेम सुनारले यसको व्याख्या गर्नुहुन्छ यस बारेमा उहाँहरूलाई अरूलाई पनि हौसला दिने गराउनुहुन्छ भनेर म चाहिँ तुरन्त सम्झेर तपाईँलाई लिन गयो धन्यवाद पक्कै पनि यस खबरले हौसला सबैको बढ्ने छ र यो सकारात्मक पाटोलाई सबैले अँगाल्नेछन् भन्ने हामीलाई लागेको छ र यस्तो सकारात्मक खबर लिन पाउँदा हामीलाई पनि यस विद्यालयमा म पनि आज पहिलोपटक आएको हुँ र पहिलोपटक आउँदा सकारात्मक समाचार मैले यहाँ लान सकेँ यस विषयमा यस विद्यालयका प्रधान अध्यापक विष्णुराज गिरीसँग केही कुराहरू मबाट लिन चाहन्छु केही भन्न चाहनुहुन्छ आजको यस अवसरमा धन्यवाद पत्रकारज्यू विद्यालय सामाजिक संस्था हो यो विद्यालयको आर्थिक शैक्षिक विकासमा समुदायको ठुलो भूमिका हुन्छ हाम्रो समुदायको संरचना विभिन्न किसिमले हुन्छ कति मानिसहरू विद्यालयका विविध कुराहरू बुझेका हुन्छन् तापनि विद्यालयलाई सकारात्मक सहयोग गर्न प्रति त्यति सकारात्मक भएको पाइँदैन तर सुन्तली विक जस्ती वृद्ध आमा जसको न आफ्नो राम्रो बस्ने घर छ न आफ्नो श्रीमान छ न छोरा छन् न छोरी छन् आफ्नो घरमा केही कुखुरा बाहेक केही पनि छैनन् उहाँ एक्कासी आउनुभयो र यहाँको सरको को हुनुहुन्छ भन्नुभयो र मैले उहाँलाई आफ्नो परिचय दिएँ र उहाँले म धनी भएर होइन विद्यालयप्रति केही गरौँ मरेपछि पनि मेरो नाम रहोस् भन्ने उद्देश्यले मैले पाँच हजार दुई सय पैसा लिएर आइदिएकी छु लिनुहोस् भनेर दिनुभयो यो सुन्दा मलाई अचम्म लाग्यो मेरो आँखाबाट आँसु पनि आयो र समाजमा यस्ता मान्छे पनि हुँदा रहेछन् जसको घरमा कुखुरा बाहेक केही पनि छैन जो आफूलाई पनि स्याहार सुसार गर्ने कोही पनि छैन भत्केको घरमा बस्नु भएको छ आश्रयदाता कोही पनि छैन त्यस्तो व्यक्तिले पनि विद्यालयप्रति यस्तो उदारता देखाउनु भयो मैले भने आमा तपाईँ गरिब हुनुहुन्छ वृद्ध हुनुहुन्छ तपाईँलाई हेरचाह गर्ने मान्छे नहुँदाखेरि तपाईँको सम्पत्ति कतै ऋण खोजेर ल्याएर दिनुभएको भए यसले तपाईँलाई मृत्यु हुने अवस्थामा समस्यामा पार्न सक्छ होला नदिनुहोस् थोरै एक दुई हजार मात्र दिनुहोस् भन्दा पनि होइन मैले जो सङ्कल्प गरेर लिएर आएकी हुँ मैले कसैसँग ऋण काटेर आएकी होइन मैले कुखुरा पालेर चल्लाहरू बेचेर सङ्कलन गरेको पैसा यहाँ लिएर दिएकी हुँ यस पैसाले विद्यालयको उन्नति होस् म मरेर गए पनि यो विद्यालय अमर हो भन्ने शुभकामना दिनुभयो यस्तो उहाँको वचन सुनेर म ज्यादै प्रभावित भएँ उहाँलाई यस्तो विद्यालयप्रति प्रेरणा आयो यसले गर्दा पनि यस विद्यालयको आर्थिक शैक्षिक भौतिक विकासमा यस समुदायले अझै पनि ठुलो योगदान गर्नेछ भन्ने मैले अपेक्षा राखेको छु हस् त धन्यवाद तपाईँको यस घोर्ले माध्यमिक विद्यालयलाई यी वृद्धले दिएको पैसा भन्दा पनि आशिष बढी लागोस् भन्ने हामी पनि कामना गर्दछौँ अब हामी यी सतासी वर्षीय वृद्ध सुन्तली विश्वकर्मासँग थोरै सोध्न गइरहेका छौँ आमा तपाईँले यो रकम कहाँबाट जुटाउनु भयो घरैबाट हजुर घरैबाट पैसा हजुर मैले कुखुरा पालेर कुखुराका भाले पोथी बेचेर मैले ऋण काटेको होइन हजुर हजुर जम्मा मेरो कमाइ हो तपाईँलाई बिहान बेलुकाको गुजारा गर्ने गाह्रो छ अनि कसरी तपाईँले यसरी सहयोग गर्नुभयो बिमारी हुँदाखेरि कसले गरिदिन्छ तपाईँको छोरी छन् छैनन् नै छोरा छैनन् छोरी छैनन् बुढा छैनन् मित्रले गरिदिन्छन् अनि तपाईँको श्रीमान कति वर्ष भयो बित्नु भएको अहिले फागुना पाँच वर्ष पाँच वर्ष भयो छोराछोरी जन्मेका होइनन् तपाईँका निसन्तान हुनुहुन्छ मेरो छोरी केही जन्मेका होइनन् आमा यो निसन्तान छोरछोरी भएनन् भने जीविका गर्न अथवा बाँच्न बुढेसकालमा दुःख हुन्छ भन्छन् तर तपाईँ सुखी खुसी नै हुनुहुन्छ खासै फरक चाहिँ पर्दो रहन्छ है भए जस्तो नभएको हुन्न तर पनि भएकाले पनि त दुःख पाहान नि बरु छोराछोरी भएकाहरू एक्लै बस्नु परेको छ अरूले सहारा दिन्नन् गाउँ छिमेकीले पनि त्यसका छोराले हेर्छन् भन्छन् तर तपाईँलाई त त्यो अवस्था त छैन छैन मलाई त इष्ट मित्रले चामल ल्याइदिन्छन् ढोकाभित्र भुजा दिन्छन् उनीहरूले मोल फाल दिन्छन् उनीहरूले जोत दिन्छन् मकै छर दिन्छन् त छोराले गर्ने काम बरु छिमेकीले गर्दो रहेछन् निसन्तान भए पनि खासै फरक चाहिँ पर्दो रहेछ पर्दैन तपाईँ एउटा उदाहरण कि पात्र मैले यो के पनि पाएँ भने कैयौँ यस्ता दम्पतिहरू छन् निसन्तान भएर दाजुभाइहरूले भन्छन् नि यो के भन्छ यसलाई अपुत्ताली चाहिँ नि परेको भन्दा हिंसा गर्ने गर्छन् तर त्यो बेकार रहेछ भन्ने लाग्यो मलाई तपाईँ यस विद्यालयलाई सहयोग किन गर्नुभयो मेरो मनले त्यस्तै देखो राम्रो तपाईँले धर्म भनेको यही हो मैले दान पुण्य गर्न सकिनँ मेरो छोरा नै छोरी नै दान पुण्य मैले गर्न सकिनँ तीर्थ व्रत गर्न मैले सकिनँ स्कुललाई दिन्छु भनेर मेरो मनले सिटाएर दिएको हजुरहरूलाई दुःख लाएर होइन होइन एकदम हामी हर्षित छौँ र गर्वित छौँ तपाईँ त्यसो नभन्नुहोस् हामीलाई धेरै खुसी लागेर यहाँ आएको हो तपाईँकोमा मेरो खुसीले हो तपाईँको सय वर्ष आयु होस् तपाईँको सतासी वर्ष नभन्नुहोस् चाँडै मरोस् भन्नुहोस् <laughs> होइन होइन तपाईँ सय वर्ष बाँच्नु होला मलाई घर पुग्ने के अरे भन्ने रहेछ अझै सय वर्ष पुग्नु भन्ने <laughs> लौरो टेकेर जानु होला लौरो टेक छ सतासी वर्षको हुनुभयो अझै काम काम गर्नु रहेछ हिँड्नु रहेछ राम्रैसँग पोत छरेको मकै त एक साताको दिन खनेर सके त्यही हजुर अहिले त कुन्नी एक सातामा सक्नु पोहोरको मकै पोहोर खने त ज्वरो आठ्यो अन्न मिठो उन्नाटो कहिले सुतेर कहिले बसेर नि एक साता दिन त सके त्यही तपाईँ अलिक टटोपट्टै बोल्नु रहेछ मगर समुदायमा जन्मिनु भएको हो मेरो माइत त लुम्पेको हो नि मगर गाउँमा ए त्यही भएर बोलीमा त्यस्तै पाएँ मैले लुम्पेको हो मेरो माइत बोल्ठुङको लुम्पेको माइत नगएको कति भयो अहिले आठ नौ नौ वर्ष यही माघ गएर आइन्थे सम्झना आउँछ सम्झना आउँछ बाबुआमा सुतेको ओछ्यान डेकडाम हुन्छ माइ जन्मे ठाउँ डेकडाम हुन्छ त्यही भएर अहिले गएर आएँ हरेक मानिसहरूले पैसा भएर मात्रै सहयोग गर्दैनन् मनले सहयोग गर्ने हुन् भन्ने यस उदाहरणको यस स्थलगत रिपोर्ट बनाउनु पाउँदा हामीलाई पनि खुसी लागेको छ अनि अन्त्यमा नानीहरू कस्तो लागेको छ आज तिमीहरूलाई आज यी वृद्धले तपाईँको विद्यालयलाई पैसा दिँदा भन्नु सामूहिक रूपमा कस्तो लागेको छ